कोदाली र हथौडाले उठाएको फोको देखे अन्न सबै साहुकोमा किसान उभोको देखे कोदाली र हथौडाले उठाएको फोको देखे अन्न सबै साहुकोमा किसान उभोको देखे पोखी राछ परिश्रम उब्जा राम्रो बनाउन पोखी राछ परिश्रम उब्जा राम्रो बनाउन पेट भर्ने केही छैन पिरै पिरको पोको देखे अन्न सबै साउकोमा किसान ऊ भोको देखे माटो चिसो त्यसै होइन उसैको त्यो पसिना हो माटो चिसो त्यसै होइन उसैको त्यो पसिना हो चिथोरेर माटोलाई सुन झिक्ने धोको देखे अन्न सबै साहुकोमा किसान उभोको देखे यसपालिको खडेरीले बाली राम्रो फस्टाएन यसपालिको खडेरीले बाली राम्रो फस्टाएन अब ऋण केले तिर्नु चिन्ता गर्दै रोको देखेँ अन्न सबै साउकोमा किसान उभोको देखे एकपल्टलाई माफ दिनुहोस् अर्को साल फलाउँछु एकपल्टलाई माफ दिनुहोस् अर्को साल फलाउँछु हात जोड्यो मालिकलाई फेरि खुट्टा छोको देखे कोदाली र हथौडाले उठाएको फोको देखेँ अन्न सबै साउकोमा किसान उभोको देखे दमक झापा घर भई हाल मिनेसोटा युएसएमा रहनुभएकी श्रोता सृजना नेउपानेले पठाउनु भएको सामग्री थियो यो फुटबल क्रिकेट लगायतका खेलहरूमा जमेका खेलाड़ीहरूलाई दिइने करोडौं रूपियाँ पारिश्रमिकको कति मान्छेले विरोध पनि गर्ने गरेका छन् ती खेलाड़ीहरूको महत्व यतिसम्म छ कि उनीहरूले आफ्नो नाम हस्ताक्षर गरेका जर्सी जुत्ता ब्याट होस् या बल हजारौं रूपियाँमा बिक्री हुने गर्दछन् यदा कदा यिनै खेलाड़ीहरूले देखाएको सदा सहायताले पनि समाचारमा राम्रै स्थान पाउने गर्दछन् हाल विश्वका नम्बर एक फुटबल खेलाड़ी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई दश वर्षीय बच्चाकी एक आमाले एक जोड जुत्तामा हस्ताक्षर गरिदिन अनुरोध गरिन् ताकि आफ्नो बच्चाको उपचारमा लाग्ने करिब नब्बे लाख रुपियाँ पैसा जुटाउन उनलाई केही सहयोग पुगोस् जवाफमा रोनाल्डोले हस्ताक्षर गरेका जोड जुत्ता जर्सी र एक करोड पैंतिस लाखको चेक समेत पठाइदिए नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम यो साँझ यो सुवासको सतासी श्रृंखलामा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी हर घडी तिम्रो मलाई किन आउँछ किन आउँछ प्रिय तू फेर्न पाए जाति हुने थियो कि त तिमी आए जाति हुने थियो मुटु फेर्न पाए जाति हुने थियो कि त तिमी आए जाति हुने थियो जुन तारा टिपी ल्याएको छु मैले जुन तारा टिपी ल्याएको छु मैले उपहार समाए जाति हुने थियो कि त तिमी आए जाति हुने थियो सगरमाथा जस्तै भयो यादहरूको सगरमाथा जस्तै भयो यादहरूको यादै नपठाए जाति हुने थियो कि त तिमी आए जाति हुने थियो प्रेमको ताजमहल ढल्न लागेको छ प्रेमको ताजमहल ढल्न लागेको छ छिट्टै आई बचाए जाति हुने थियो कि त तिमी आए जाति हुने थियो निको हुने छैन अब औषधिले निको हुने छैन अब औषधिले बरु विष पिलाए जाति हुने थियो मुटु फेर्न पाए जाति हुने थियो कि त तिमी आए जाति हुने थियो चिसा पानी छ रामेछापबाट श्रोता रामशरण श्रेष्ठले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कममा पठाउनु भएको सामग्री थियो यो हामी सबै उड्नकै लागि बनाइएका हौ तर हामी हाँगामा बसेपछि त्यही रहन मन पराउँछौ आफूसँग परिचित चिजसँग रमाउन थाल्छौ आफ्नो आरामदायी क्षेत्रबाट बाहिर निस्कने चेष्टा गर्दैनौ अनि आफ्नो क्षमताको ज्ञान कहिल्यै पाउँदैनौ कहिल्यै चाल पाउँदैनौ कि हाम्रो क्षमता अनन्त छ उड्न नसक्ने एउटा चरालाई एक किसानले कसरी उन्ने बनाए यो घत लाग्दो रोचक सामग्री र यसले दिने सन्देश राख्नेछौ एकैछिनपछि जीवन मेरो पूरा मुटु जलाएर खरानी बनाउँछु म हाम्रो पिरती कहानी बनाउँछु यो मुटु जलाएर खरानी बनाउँछु म हाम्रो पिरती कहानी बनाउँछु छातीमा टेकेर जाने ए निष्ठुरी छातीमा टेकेर जाने ए निष्ठुरी तिमलाई एक दिन दिवानी बनाउँछु म हाम्रो पिरती कहानी बनाउँछु जिउँदै जलाई जलाई नमार यसरी जिउँदै जलाई जलाई नमार यसरी जन्म जन्म साथको जिन्दगानी बनाउँछु म हाम्रो पिरती कहानी बनाउँछु युद्धको शङ्ख त तिमीले बजायौ युद्धको शङ्ख त तिमीले बजायौ लडेर म प्रेमको निशानी बनाउँछु यो मुटु जलाएर खरानी बनाउँछु म हाम्रो पिरती कहानी बनाउँछु जनकपुर नगरपालिका चार घर भई हाल जिल्ला स्वास्थ्य कार्यालय आछाममा कार्यरत श्रोता अजय पारसको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा कार्यक्रम यो साँझ यो सुभाष अनलाइनमा बीआरटी नेपाल डट कम मार्फत पनि सुन्न सकिनेछ एक राजाले उपहार स्वरूप एक जोड बाज पाएछन् ती दुवै चरा निकै मनमोहक थिए र राजाले त्यति सुन्दर चरा पहिला कहिल्यै देखेका थिएन ती दुवै प्यारा बाजलाई राजाले आफ्ना सिपाहीलाई दिए र तालिम दिन लगाए महिनौ बित्यो एक दिन ती सिपाही राजा समक्ष पुगी दुई मध्ये एक बाज आकाशमा मजाले उड्न शुरू गरिसकेको तर अर्को चाहिँ ल्याउँदाको दिनदेखि बसेको रूखको हाँगादेखि कति हलचल नगरेको जानकारी गराए राजाले चिकित्सकदेखि जादुगर सब लगाएर कोसिस गरे तर कसैले पनि चरा उड्ने बनाउन सकेनन् उनले एउटा समिति नै खडा गरी उनीहरूलाई चरालाई उड्ने बनाउने जिम्मा सुम्पे तर राजा आफैले दरबारको झ्यालबाट देखे सबैको मेहनत व्यर्थै गइरहेको थियो राजालाई लाग्यो आफूलाई त्यो चरा उपहार स्वरूप दिने गाउँका ती किसानबाटै केही हुन सक्छ सिपाहीहरू गएर ती किसानलाई दरबारमा लिइआए अर्को दिन बिहान दरबारको बगैँचामाथि आकाशमा त्यो बाज उडिरहेको देखेर राजा एकदमै रोमाञ्चित भए यो चमत्कार गर्ने किसानलाई भित्र बोलाऊ उनले आदेश दिए सिपाहीहरूले किसानलाई तुरुन्तै राजा सामु उपस्थित गराए हामीले कुनै कसर बाँकी नराखी प्रयास गर्दा उड्न नसकेको चरालाई तिमीले कसरी उडायो महाराज त्यो त धेरै सजिलो काम थियो शिर झुकाएर किसानले भने मैले त्यो बाज बसिरहेको हाँगालाई फेदबाट काटिदिए र ऊ उन्न सुरु गर्यो हामी सबै उन्नकै लागि बनाइएका हौ एउटा मानव भएर आफ्नो अविश्वसनीय क्षमता महसुस गर्न तर हामी हाँगामा बसेपछि त्यही तासिरहन मन पराउँछौं आफूसँग परिचित चितसँग रमाउँछौ आफ्नो आरामदायी क्षेत्रभन्दा बाहिर जाने चेष्टा गर्दैनौ फलस्वरूप आफ्नो क्षमताको बारेमा कहिल्यै चाल पाउँदैनौ हामी परिचित सहज र जसरी चलिरहेछ चलाउने तरिकाले बाँच्न खोज्छौ जसले गर्दा हाम्रो जीवन रोमाञ्चक सनसनीपूर्ण र सन्तोषजनक नभएर मात्र साधारण भएर बित्दछ तसर्थ त्यो डरको हाँगा जसमा हामी बसिरहेका छौं त्यसलाई फेदबाटै काटौं र गौरवान्वित उडानका लागि आफूलाई स्वतन्त्र गरौं खुशी को खेल हो म भन्छु मायालु यो विरतिको खेल हो विरतिको खेल हो खेल हो विरतिको खेल सबैसँग सबै नाता छुट्यो अब मनभित्र बाँच्ने आश टुट्यो अब सबैसँग सबै नाता छुट्यो अब मनभित्र बाँच्ने आश टुट्यो अब खै कसरी बाँचु मैले जिन्दगीमा खै कसरी बाँचु मैले जिन्दगीमा नियतिले सबै थोक लुट्यो अब मनभित्र बाँच्ने आस टुट्यो अब सम्हालेर सधैँ सधैँ राखु भन्थे सम्हालेर सधैँ सधैँ राखु भन्थे तर भाग्य सिसासरी फुट्यो अब मनभित्र बाँच्ने आस टुट्यो अब विधाताकै मर्जी रहेछ यो जिन्दगी विधाताकै मर्जी रहेछ यो जिन्दगी हेर्दा हेर्दै घर उठ्यो अब मनभित्र बाँच्ने आँस टुट्यो अब सबैभन्दा निर्दो हुँदा यो खिलाफी सबैभन्दा निर्दो हुँदा यो खिलाफी सबैले नै बेकसुर कुट्यो अब सबैसँग सबै नाता छुट्यो अब मनभित्र बाँच्ने आस टुट्यो अब हाल दोहा कतारमा रहनुभएका श्रोता खगेन्द्र खिलाफी राईले पठाउनु भएको सामग्री थियो यो वर्षौं आसपासमै मिलेर बस्दै खेतीपाती गरिरहेका दुई दाजुभाइ बीच सानो असमझदारीले विवाद शुरू भयो मनमुटाव यसरी बढ्दै गयो कि दुई बीचको आवत जावत बोलचाल सबै बन्द भयो कोही एक तेस्रो व्यक्तिले एउटा करामत नदेखाइन्जेलसम्म यो सामग्री राख्नेछौ एकैछिनपछि पुरानो डुङ्गा पानीको छाला पार উলিছেন পারে তারে রালৌলা ভেটু মকাসারে ভেটু মকাসারে পুরানো ডুঙ্গা ये तो अन्याय गरे झुक्यायो मलाई हो विधिले यस्तो अन्याय गरे झुक्यायो मलाई हो एउटै छुट्यायो मलाई चर्किँदै गयो तहु म हो म पुरानो डुङ्गा प्रिय बिना यो जिन्दगानी के चल्न साखारा ओ प्रिय सिबिना यो जिन्दगानी के चल्न साखारा हो बुरी को सामो आका आँखा खोजो के चल्न सक्छ माली बिनाको तङ्गली पुझे पुलु मकसरे हो पुलु मकसरे पुरानो डुङ पानीको छाला पार गरो उनी चिन पारे तारेर लौन भेटु म कसरी हो भेटु म कसरी पुरानो ढुङ्गा थिएन रहर प्रवासी समुन्द्र तर्न आमा आइयो कसरी अर्काको शरण पर्न आमा थिएन रहर प्रवासी समुद्र तर्न आमा आइयो कसरी अर्काको शरण पर्न आमा बन्यो कमारो जीवन कर्तव्य अनि आफ्नै बन्यो कमारो जीवन कर्तव्य अनि आफ्नै खुसीको पल्ती सक्दिन पटक्कै हर्न आमा आइयो कसरी अर्काको शरण पर्न आमा लुकाउँछु वेदना हृदय बिथुल्दै आफ्नो आज लुकाउँछु वेदना हृदय बिथुल्दै आफ्नो आज छाडेको आँगन सम्झेर सकिन सर्न आमा आइयो कसरी अर्काको शरण पर्न आमा हुन्छ लौ छटपटी लाग्दैन निन्द्रा नै रातभर हुन्छ लौ छटपटी लाग्दैन निन्द्रा नै रातभर भक्कानो फुट्दछ सक्दिन कुरा नै गर्न आमा आइयो कसरी अर्काको शरण पर्न आमा दशधारा दुधको ऋण त्यो कसरी चुक्छ हरे दशधारा दुधको ऋण त्यो कसरी चुक्छ हरे प्रयासमा छु अझै नै छोली त्यो खुसीले आमा थिएन रहर प्रवासी समुन्द्र आमा आइयो कसरी अर्काको शरण आमा हाल डेनभर क्लोराडो अमेरिकामा रहनुभएकी श्रोता आचार्य प्रभाले पठाउनु भएको यसै सामग्रीसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा नजिकै आसपासको खेतमा बसोबास गर्दै आइरहेका दुई दाजुभाइ बीच एक्कासी ठूलो द्वन्द शुरू भयो करिब चालिस वर्षसँगै खेतीपाती गर्दा कृषि औजार श्रम व्यापार र सरसमान साझेदारीमा चलेको दुई बीचको सम्बन्धमा यो पहिलो पटक गम्भीर दरार थियो जसले गर्दा लामो समयदेखि चल्दै आइरहेको सहयोग आदान प्रदानको क्रम रोकियो नै एउटा सानो असमझदारीबाट शुरू भएको विवादले ठूलो रूप लिँदै गयो तिता शब्दहरूको आदान प्रदानसँगै हप्तौं बोलचाल बन्द भयो एक बिहान दाजु चाहिँको घरको ढोका कसैले ढकढकायो ढोकामा कोही मान्छे सिकर्मीको औजार सहितको बाकस लिई खडा थियो म केही दिनका लागि कामको खोजीमा छु सायद तपाई मलाई यहाँ यताउतिका केही दिही सहयोग गर्न सक्नुहुनेछ त्यो मान्छेले भन्यो अवश्य दाजु चाहिँले भने मसँग तिम्रा लागि काम छ त्यो कुनो पारी हेर ऊ त्यो मेरो छिमेकी हो वास्तवमा मेरो कान्छो भाइ हो गत हप्तासम्म हामी बीच एउटा घाँसे मैदान थियो उसले डोजर लगाएर वारपार नदी जस्तो पानी बग्ने कुलो बनाइदियो खैर उसले मलाई देखाउन त्यसो गर्न सक्छ भने म पनि के कम ऊ त्यहाँ खल्लामा काठको थुप्रो देख्यौ म चाहन्छु तिमी ती काठले आठ फुट अग्लो बार बनाइदेऊ मलाई उसको घर खेत अनुहार केही देख्नु नपरोस् दाजु चाहेको कुरा सुनेपछि सिकर्मीले भने मैले तपाईँको स्थिति बुझेँ मलाई किला र खाल्डो खन्ने औजार उपलब्ध भयो भने तपाईँलाई प्रसन्न तुल्याउने काम गर्न सक्षम हुनेछु म सिकर्मीको माग अनुसारका सामान उपलब्ध गराई दाजु चाहिँ सदा झैं हाट बजारतिर लागे सिकर्मीले दिनभर लगातार काम गरे साँझ सूर्यास्त हुनै लाग्दा दाजु घर फर्किँदा सिकर्मीले ठिक्क काम पूरा गरिसकेका थिए सिकर्मीको काम देखेर दाजु चाहिँ आश्चर्यचकित भए त्यहाँ कुनै आठ फुट अग्लो बार बनाइएको थिएन त्यहाँ त एउटा पुल निर्माण गरिएको थियो पुल भाइ चाहिँले डोजर लगाई बनाएको कुलोमाथि यता दाजुको घरबाट भाइको घरतिर कुलो तरेर जान मिल्ने पुल दाजु चाहिँ पुलको मुखमा गई खडा भए उतापट्टि पुलको मुखमा भाइ चाहिँ खडा थिए दाई बितेका हप्ताहरूमा मैले यतिका गरे र यतिका भने र पनि जवाफमा तपाईँले हामीलाई जोड्ने पुल बनाउनुभयो धन्य तपाईँ भाइ चाहिँले भने दुवै हिँडेर पुलको बीचमा पुगे र हात मिलाए दुवैले फर्केर हेर्दा ती सिकर्मी चुपचाप आफ्ना औजार बाकसमा बन्द गरी हिँड्ने सुरसार गर्दै थिए ए पर्ख केही दिन अरू बस तिम्रा लागि अरू पनि काम छन् मसँग दाजु चाहिँले भने हजुर म बस्न त चाहन्थे तर माफ गर्नुहोस् मैले अरू थुप्रै पुलहरू बनाउनु छ यति भनेर सिकर्मी आफ्नो बाटो लागे चढ़ाई चढाइदिन्थे कागज भए यो जिन्दगी सलाई कोरी जलाइदिन्थे फुल भए जिन्दगी देवतालाई चढ़ाई छाती भित्रा मुटु चल्छ तारा कुनै चाह छैन ओ जिन्दगियो के भो के भो आफैलाई थाहा छैन छाती भित्र खोटो मह भाए जीवन र चलै दिन कतै बास छैन मान्छे धेरै छन् नाता छैन बाँचिरहेछु सास छैन आँसु मात्रै भए जीवन आँखाबाट दिन, यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो यस कार्यक्रमलाई अनलाइन वा डाउनलोड गरी सुन्नका लागि Chisapani Nepal dot blogspot dot कममा लगन गर्नुहोला कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कम निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी विदा चाहन्छौ शुभरात्री चले नानी क्या राम्रो बानी घुम्दै माए तिम्रो गाउँमा तिमी यो मनलाई सम्हालिदेऊ न पुरानो गाउँ क्या राम्रो ठाउँ चञ्चले नानी क्या राम्रो बानी उज्यालो आँखा नसालो हेरा नजिक आउँछिन् केही भन्न खोजिन् कमाउँदै ओठहरू नजिक आउँछिन् केही भन्न खोजिन् कमाउँदै ओठहरू पुरानो गाउँ क्या राम्रो ठाउँ चञ्चल